tout comme moi तिमीसँग त छ कसैको हात मिलिरहेछु माइकलै छैन कसैको साथ संसार सारा बिरालो भयो छैन कसैको हात पुरा लाग्छ जीवन मेरो लाग्छ जितो लाग कसैको साथ पाउने आशमा बिति गयो जीवन मेरो मात्र बाँकी रह्यो छैन अब कति मेरो आफ्नो पीडामा आज जीवन डुबिरहेछ भोलि किन मै माथि गिँदै खेल खेल्दैछ आज लाग्छ मेरो जीवन मेरो लागि भयो बात केही गर्न खोज्छु तर किन हुन्छ सधैँ हात साथ दिन्छु भनेर पनि साथ छोडी गए लाग्छ कि स्वामी संसारमा मैले भइ गए आँखा अघि छ केही गर्न सक्दिनँ छँदैछ संसारबाट आज भोलि भन्न सक्दिनँ सक्दिनँ त मर्न सक्छु व्यर्थ यो जीवनमा सहारा चाहन्छु सबैको आँखाको ठुलो भइसकेछु प्राण पाएको गर्दा पनि भइसकेछु कोलाह मचेको संसारमा सुन्ने त गरेछ लाग्छ यो संसारमा जन्मिनु अभिशाप रहेछ एकले मात्र जानिसकेछ मेरो यो मन त्यसैमा छ मेरो सुख